हेलो इन्सपेक्टर साहब नमस्कार नमस्कार अनि यहाँलाई हार्दिक बधाई छ जो आज प्रधानमन्त्रीको सल्लाहकारबाटै तपाईँ सम्मानित हुनुभयो तपाईँको योगदानको कदर भएर नै होला होइन त्यसका लागि बधाई दिन चाहन्छौँ र तपाईँ एउटा गुल्मेली हुनुहुन्छ गुल्मी कहाँ भन्नुभयो घर वडा नम्बर कति हो आज गुल्मेली एउटा प्रहरी निरीक्षक सम्मानित हुँदाखेरि हामी गुल्मेलीहरूलाई पनि अलिक गर्व लाग्ने गर्छ त्यस कारणले गर्दा हामी तपाईँलाई सम्पर्क गरेका हौँ यस अवसरमा के भन्न चाहनुहुन्छ यहाँलाई चाहिँ मैले हार्दिक धन्यवाद दिन चाहन्छु म एउटा काठमाडौँ जिल्लामा जन्मेर हजुर कार्य कार्य क्षेत्रको क्रममा चाहिँ नेपाल प्रहरीको उसमा चाहिँ विभिन्न ठाउँमा खटेर जनताको हक अधिकार र कर्तव्य संरक्षण गर्नको लागि चाहिँ विगत लामो समयदेखि कार्य गर्दै आएको थिएँ हजुर नेपाल सरकारले सुम्पेको दायित्वहरू चाहिँ पुरा गर्ने क्रममा सराखाँची जिल्लामा चाहिँ काम काज गर्ने क्रममा चाहिँ मेरो आफ्नो कामको मूल्याङ्कन भएको महसुस गरेको छु अनि यस अवसरमा तपाईँलाई आजसम्म जुन पढाउनु भयो लेखाउनु भयो हुर्काउनु भयो माता पिता उहाँको नाम लिँदै के भन्न चाहनुहुन्छ मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँले चाहिँ मलाई राम्रोसँग शिक्षा दिनुभएको थिएन अनि सायद मलाई चाहिँ यो यो अवसर मैले पाउने थिइनँ होला त्यस कारण चाहिँ सबभन्दा धन्यवाद चाहिँ मैले मेरो बुवा आमालाई चाहिँ एवं मेरो परिवारलाई चाहिँ मैले दिनै पर्ने हुन्छ अनि नेपाल प्रहरीमा प्रवेश गर्नुभयो र अहिले उच्च ओदाबाटै तपाईँ सम्मानित हुनुभयो होइन अनि आगामी दिनमा अथवा भविष्यमा के लक्ष्य लिनु भएको छ मैले सदा सर्वदा काम गर्ने क्रममा चाहिँ जनतालाई चाहिँ जनता सबैभन्दा हाम्रो चाहिँ सम्पूर्ण सत्ता सम्पन्न छन् जनता सरकारले उठाएको करबाट नै हामीले चाहिँ आफ्नो ड्युटी निर्वाह गर्नुपर्ने हुन्छ हामी चाहिँ कहिले कता हामी प्रहरीलाई चाहिँ आक्षेप पनि गर्छ जनताको कुरा चाहिँ राम्रोसँग प्रहरीले दिँदैन एउटा शासकको जस्तो क्रियाकलाप गर्छ भन्ने एउटा कता आरोप लाग्ने गर्छ त्यो कुरा चाहिँ एकदमै गलत कुरा हो जनताका चाहिँ समस्याहरूलाई चाहिँ हामीले राम्रोसँग सुनिदिएर प्रजन सुन्नका कुरामा चाहिँ हामी एकदमै लाग्नुपर्छ भन्ने कुरा नै त्यसलाई चाहिँ महत्त्वपूर्ण रहेको त्यही त एकचोटि हामीले जुन जहाज अर्खाँची खिदिममा खस्यो भने नि होइन जहाजकै जुन अर्खाँचीको खिदिममा खस्यो भनेर राष्ट्रिय मिडियाहरूले पनि भने र प्रहरीले रातभर दुःख पाए होइन त्यति तपाईँ र हाम्रो रेडियो कुराकानीबाट हामीले त्यो कुरालाई तपाईँले नै चाहिँ यो हुँदै होइन तपाईँले कुन मिडियाले लेखेको उसीसँग सोध्नुहोस् भन्नुभयो र तपाईँले सही सूचना दिन सक्नुहुँदो रहेछ र तपाईँसँग राम्रो अनुसन्धान रहेछ भन्ने कुराको हामीले त्यति बेला थाहा पाएका हौ तपाईँले त्यसरी भन्नुभएको हो नि होइन त एकदमै एघार चार गते चाहिँ साढे दुई बजी चाहिँ के अरे पानीबाट पोखरा हुँदै जुम्लाको लागि उडेको विमान चाहिँ दुर्घटनाग्रस्त भयो भन्ने सूचना हामीलाई प्राप्त भएको थियो र त्यो जुन पच्चिस माइलको दूरीमा दुर्घटना भएको हुन सक्ने भन्ने हामीले सूचना प्राप्त गर्न साथ हाम्रो अर्घाँची जिल्लामा खर्चेको हुन सक्ने एकदमै ठुलो सम्भावना थियो त्यतिखेर चाहिँ हामी चाहिँ राष्ट्रको प्रायः जसो मिडिया मिडियाबाट आएको कुराहरू र विभिन्न कार्यालयहरूबाट समेत फिल्ममै भएको भन्ने कुराहरू आइराखेका थिए तर म चाहिँ एकदमै सचेत थिएँ सम्पूर्ण जिल्ला कार्यालय यहाँ मात्रामा अठारवटा युनिट छन् ती अठारवटा युनिटहरू कार्यक्रम भएको अवस्थामा खिदिमको प्रवेशबाट टोली खटाएको थिएँ तर म पनि खिदिममै भनिएको घटनास्थलमा पुगेर सारा जनता चार पाँच हजार जनताको सहयोगमा हामीले चाहिँ खोजिरहँदा उक्त विमान चाहिँ नभेटेको स्थिति र त्यस्ता घना जङ्गल पनि नभएको अवस्थामा समेत त्यही न्युजहरू आइरहँदा मैले चाहिँ त्यसरी भन्न पुगेको थिएँ हवस् त आगामी दिनमा पनि यसरी नै सही सूचना र भरपर्दो अनुसन्धान गर्दै जानुहोला तपाईँ एउटा गुलमेली नागरिक अहिले नेपाल प्रहरीमा हुनुहुन्छ यहाँको अझ सफलताको कामना गर्न चाहन्छौँ हामी धन्यवाद तपाईँलाई पनि यसरी मेरो चाहिँ कुरा दुर्मी जिल्लाको समस्त मेरा दाजुभाइ दिदीबहिनी सबैलाई सुन्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद हस् धन्यवाद